सर्ग दुई तुङदुङ्गेको यात्रा र पवित्र ज्ञान क तुङदुङ्गेको उदय हे सुन्नु निन्द्रामा लुकेको जिउ हल्लियो सपनाको ओछ्यान बाटो ओर्लेर घामको पहिलो बास्नासँगै पहिलो पाइला टेकेको दिन हे जाग जाग कसको बोलावट थियो त्यो कसको ढोका खुल्दै थियो मनभित्र पारी डाँडाको छेउमा एउटा निलो डाँफे गुन्जिँदै थियो रुखको फेदमा लुकाइएका कथा फेरि बज्न थाले तुङदुङ्गेको हृदयमा तपाईँ को तुङदुङ्गेले सोध्यो के तपाईँ नै हुनुहुन्छ जसले मलाई बोलाउनु भयो हावा हाँस्यो बादल मुस्कुरायो पात पात बज्न थाल्यो हामी साक्षी हौँ हामी तिम्रो मार्ग हौँ हामी तिमीभित्रको सम्झना हौ हे हेर हे सुन त्यो दिन तुङदुङ्गेले आफ्नै छायासँग कुरा गर्यो आफ्नै भय मिश्रित मुहार हेऱ्यो र उही क्षण ऊ आफ्नै यात्रा बन्यो तुङदुङ्गे हिँड्यो न छाता न जुत्ता सिर्जनाको जिउँदो उज्यालो बोकेर कुनै पुरानो गीत सम्झेर आगोमा बिँड पार गर्दै त्यो सृष्टिको गोप्य बाटोमा हे सुन्नु हे हेर्नु सृष्टिको छाती खोलेर जीवनको नयाँ ढुकढुकी सुरु भयो धरतीको कागको बिउ रोप्यो न्यानो माटोले लुकाइराखेको सपना त्यहीँ बाटो उम्रे तुङदुङे जुनकिरीको उज्यालो जस्तै नदीको गर्वबाट स्वर उत्रियो गहिरो गुनगुनाहट पुरानो मन्त्र झैँ पहिलो श्वासको सङ्गीत निलो आकाश खुल्यो टाढा अझ टाढा बोलायो तौदुङ्गेलाई चन्द्रको चमक समाएर उनी उठे शून्यलाई टेकेर उभिए उनी उठे शून्यलाई टेकेर उभिए नदीमा बगे तुङदुङ्गे पानीसँगै गीत बगाउँदै जङ्गलमा बढे तुङदुङ्गे रुखसँग सल्लाह गर्दै पहाडको चुली चढे उनले आत्मसात गरे उनले आत्मसात गरे धरतीबाट अडान सा हावाबाट श्वास पानीबाट बग्ने चाल आगोबाट ताप र रूपान्तरण आकाशबाट विस्तार र असीमता जीवनको सत्य बुझ्दै तुङदुङ्गे अघि बढ्यो पेठ्युमा मुन्दुम बोकेर हृदयभित्र यात्रा प्रज्वलित गर्दै पेठ्युमा मुन्दुम बोकेर हृदयभित्र यात्रा प्रज्वलित गर्दै ख तुङदुङ्गे र प्रकृतिको संवाद हे सुन हे हेर तुङदुङे उभिए पहाडको शिखरमा शून्यको छेउमा र सोधे सृष्टिका आधारहरूसँग उत्तर खोजे हे आकाश के म तिमी भित्र हराउन सक्छु तिमी झैँ फैलिन र शून्य चाहिँ अडिग रहन सक्छु हे माटो के म तिमीमा विलिन हुन वा तिमी झैँ जीवनको गर्व बन्न सक्छु हे हावा के तिमी मलाई बोक्छौ श्वास झैँ सँगै बग्छौ हे आगो के तिमी मलाई जलाउँछौ म भित्र प्रकाश छर्न सक्छौ हे पानी के तिमी मेरो मन बगाउन सक्छौ मेरो गीत बोकेर बग्न सक्छौ त्यो बेला सारा पृथ्वी बोले बोले अडिक स्वरमा बोले मौनता चिरेर माटोले भन्यो तिमी मेरै कागको बिउ हौ तिमी सन्तान हौ पानीले भन्यो तिमी मेरो बगिरहेको स्वर हौ तिमी प्रवाह हौ हावाले भन्यो तिमी मलाई छुन नसके पनि तिमी चाल हौ तिमी गति हौ आगोले भन्यो तिमी मेरो राप तिमी मेरो ज्वाला हौ आकाशले भन्यो तिमी म भित्र अटाएको चेतना हौ तिमी अनन्त हौ हे बुझ हे महसुस गर तुङदुङ्गेले इसारा बुझे सारा प्रश्न स्वयं उत्तर बनिसकेका थिए हे बुझ हे महसुस गर तुङदुङ्गेले इसारा बुझे सारा प्रश्न स्वयं उत्तर बनिसकेका थिए ग तुङदुङ्गेको जीवन यात्रा जुन बेला जब आकाश खोलिरहेको थियो धरती श्वास फेरिरहेकी थिइन् त्यही बेला जन्मिए तुङदुङ्गे ज्ञानको दीप बोकेर आए शान्तिको स्पर्श लिई आए निधाएको धरतीले आँखा खोल्यो नदीहरू मुस्काए सृष्टिको नियममा टेके हर पाइलामा अर्थ खोजे भाग्य कहिल्यै टाढा भएन छाया झैँ पछ्याइरह्यो हुर्किए तुङदुङ्गे हिँडे पाइला चाल्दै पवित्र सत्यको खोजमा हावासँग गीत गाए पक्षीसँग उडे आकाशमा नदीको स्वर नदीको स्वरले बाटो देखायो जङ्गलको जिउँदो मुटुमा भेटिए साम्बा गुरु काठको चौतारोमा वाचन भइरहेको प्राचीन मुन्धुम जङ्गलको जिउँदो मुटुमा भेटिए साम्बा गुरु काठको चौतारोमा वाचन गरिरहे थियो प्राचीन मुन्धुम तुङदुङ्गेले सुनिरहे शब्द शब्दमा आत्मा थिर थिर भयो सिके उनले जीवनको चाल सृष्टिको रहस्य मौनताको भाषा सिके उनले जीवनको चाल सृष्टिको रहस्य मौनताको भाषा अग्निले शक्ति बुझे जलले चाल महसुस गरे बादलले गर्जन सुने सूर्यको भित्र आत्मा देखे शब्दमा शक्ति थियो ध्वनिमा ज्ञान थियो तुङदुङ्गे स्वयं सिद्ध बने महान बने तुङदुङे स्वयं सिद्ध बने महान बने घ तुङदुङेको यात्रा र ज्ञान हे सुन महसुस गर जीवन बोल्छ नदीको लयमा चुपचाप बग्छ तिर नछोइ त्यो नै यात्रा हो त्यो नै ज्ञान जीवन बोल्छ नदीको लयमा चुपचाप बग्छ तिर नछोइ त्यो नै यात्रा हो त्यो नै ज्ञान हेर पहाडको मुटुमा सत्य लुकेको छ हावाले कुरा गर्छ पानीले गीत गाउने गर्छ अग्निले देखाउँछ अनुहार आकाशले खोल्छ ढोका यात्रा सुरु जन्म र खोज माटोको काखमा उम्रिए तुङदुङे पवित्र ढुकढुकी जस्तै धरतीको गर्वबाट आएको छाया पहाडको अङ्गालोमा सुत्केरी जस्तो समय र नदीको लयमा उनको पहिलो श्वास मिसिएको थियो सूर्यको किरणले तातो बनायो चन्द्रको चिसोले अङ्गाले पहिलो वासना पातको न्यानोपन पहिलो सङ्गीत खोलाको बग्दो स्वर पहिलो पाठ उनले तारा हेर्दै सिके निलो आकाशको मौनतासँग गहिराई बुझ्न आँखा बन्द गरे प्रश्न उठे म को हुँ म किन आएको शिखर चढे अग्लो भएर होइन गहिराई बुझ्न शिखर चढे अग्लो भएर होइन गहिराई बुझ्न खोल्सामा ओर्ले झर्नासँगै बग्न जङ्गलका पातहरूसँग कुरा गरे हावाका स्पर्शहरूसँग अनुभूति गरे हे तुङदुङ हिँड्दै थिए बाहिर जस्तो देखिए पनि भित्रको यात्रा चलेको थियो बाहिर जस्तो देखिए पनि भित्रको यात्रा यसरी चलेको थियो म पृथ्वीको सन्देश जरा र विश्वास हे सुन्नु त हे बुझ्नु त पहिलो दिन तुङदुङ्गेले टेके धरतीको छातीमा र सोधे हे माटो के म तिमीबाट आएको हुँ धरती हाँसिन् पातहरू हल्लिए रुखका जराहरू बोल्न थाले मन्ता चिरेर हे तुमदुङ्गे तिमी मेरो गर्वको बिउ हौ तर तिमी केवल माटो होइनौ हेर न मेरो काखमा पहाडहरू अडिएका छन् जुन स्थिर छन् अटल छन् तर तिनको अडान भित्र गाडिएको जरामा हो तर तिनको अडान भित्र गाडिएको जरामा हो सत्य खोज्न हतार नगर्नु सत्य खोज्न हतार नगर्नु घडी हेरेर यात्रा नगर्नु जरा जस्तै बग्नु भित्र गहिरो मौन भएर भित्र गहिरो मौन भएर त्यो सुनेपछि तुङदुङ्गे झुके माटो छोए धेरै बोलेनन् तर धेरै कुरा बुझे उनले धेरै कुरा बुझे उनको नजर पुग्यो सुन्तोला रङको सूर्यमा जहाँ प्रकाश मौन थियो त्यही दिन जीवनको पहिलो पाठ सिके विश्वास जरा जस्तै हुनुपर्छ धरती समाइरहने गहिराई टिकिरहने विश्वास जरा जस्तै हुनुपर्छ धरती समाइरहने गहिराई टिकिरहने विश्वास जरा जस्तै हुनुपर्छ धरती समाइरहने गहिराइमा टिकिरहने गहिराइमा टिकिरहने च हावाको पाठ गति र स्वच्छन्दता हे सुन त हे महसुस गर त्यो बिहान हावाले जिस्क्यायो टुङदुङ्गेको कपाल फरफरायो तर हावा कहीँ देखिएन हावा हाँस्यो नदेखिने भेषमा बोल्यो हे तुङदुङ्गे म छु तर छुँदिनँ म अदृश्य हुँ तर महसुस हुन्छु म रोकिन्न म बाँधिन्न म त स्वतन्त्र लय हुँ किन तिमी सधैँ सीमामा अड्किन्छौ किन स्थिरताको मोह गर्छौ किन तिमी सधैँ सीमामा अड्किन्छौ किन स्थिरताको मोह गर्छौ तुङदुङ्गेले हात फैलाए हावासँगै आफ्नो शरीर उडाए उनका पाइला दौडिए नदीका किनारमा जहाँ पानी बोल्दछ तर शब्द बिना जहाँ पानी बोल्दछ तर शब्द बिना रुखका पातहरूमा हात पुर्याए छुने होइन महसुस गर्ने हावाको लहरसँग गाए आफ्नो डरहरू त्यहीँ छाडे हावाको लहरसँग गाए आफ्ना डरहरू त्यहीँ छाडे त्यो दिन तुङदुङ्गेले बुझे जीवन स्थिर मात्र होइन गति पनि हो चल्ने होइन बग्ने श्वास जस्तै स्वतन्त्र हावा जस्तै अदृश्य श्वास जस्तै स्वतन्त्र हावा जस्तै अदृश्य छ आगोको शिक्षा साहस र तेज हे हेर्नु हे बुझ्नु त्यो सास पहिलोचोटि तुङदुङ्गेले देखे रातो ज्वाला नाचिरहेको ज्योति बोल्न खोजिरहेको उज्यालो डराए तुङदुङ्गे पछाडि सरे पाखा समातेर हेरे तर अग्निले बोल्यो मौनता सिर्दै बोलेको स्वरमा तर अग्निले बोल्यो मौता चिर्दै बलेको स्वरमा किन डराउँछौ तुङदुङ्गे म हुँ नाश तर म हुँ प्रकाश पनि किन डराउँछौ तुङदुङ्गे म हुँ नाश तर म हुँ प्रकाश पनि म जला हुँ तर म न्यानोपन पनि हुँ म जलाउँछु तर म उज्यालो पनि दिन्छु झसङ्ग भए तुङदुङ्गे जसरी रुखमा चरा बिउजिन्छ आगो नजिकिए हात अघि बढाए जलाएन तर बले हात अघि बढाए जलाएन तर बले तापले आत्मा काँप्यो तर डर हरायो भित्रै कतै शक्ति झल्कियो तेज बल्यो त्यो दिन त्यो दिन तुङदुङ्गेले बुझे साहस बिना सत्य पुगिन्न त्यो दिन तुङदुङ्गेले बुझे साहस बिना सत्य पुगिन्न जो आगोलाई सम्हाल्न सक्छ त्यसले नै उज्यालो देख्न सक्छ जो आगोलाई सम्हाल्न सक्छ त्यसले नै उज्यालो देख्न सक्छ ज जलको शान्ति प्रवाह र स्वच्छता हे सुन हे महसुस गर नदी बगिरहेकी थिइन् बगिरहेकी झरना जस्तै शिला चिर्दै बाटो खोज्दै तुङदुङ्गे झुके नदीको छेउमा हात चिसो पानीमा डुबाए श्वास लिए र सोधे हे नदी तिमी किन कहिल्यै अडिन्नौ पानी हाँस्यो झरनाको हाँसोमा र बोल्यो किनकि म अडिन सक्दिनँ म रोकेँ भने म गनाउन सक्छु म बगिरहे म शुद्ध रहन्छु बगिरहे म जीवन दिन्छु त्यो दिन तुङदुङ्गाले बुझे मन पनि नदी जस्तै हुनुपर्छ प्रवाहमै शुद्धता हुन्छ रोकिएमा सडिन्छ मन पनि नदी जस्तै हुनुपर्छ प्रवाहमै शुद्धता हुन्छ रोकिएमा सडिन्छ जो बगिरहन्छ ऊ जिउँदो हुन्छ जो थामिएर बाँच्छ ऊ मात्र हुन्छ तर बाँच्दैन जो थामिएर बाँच्छ ऊ मात्र हुन्छ तर बाँच्दैन झ आकाशको शून्यता अनन्तता र स्वीकार हे हेर हे सुन तुङदुङे टाउको उठाएर निलो आकाश देखे र टोलाए चुपचाप उनका शब्द मौन थिए तर मनमा स्पन्दन चलेको थियो त्यहाँ कुनै आकृति थिएन कुनै सिमाना थिएन तर त्यो खालीपनमै अर्थ थियो तर त्यो खालीपनमै अर्थ थियो टुङडुङ्गेले सोधे हे आकाश तिमी किन यति खाली छौ त्यो बेला आकाश बोल्यो शून्यताको आवाजमा अदृश्य कम्पनमा म खाली छु किनभने म सबै समेट्न सक्छु म खाली छु किनभने म सबै समेट्न सक्छु म आफै केही होइन तर म भित्र सबै देख्न सकिन्छ तर म भित्र सबै देख्न सकिन्छ त्यो दिन तुङदुङ्गेले बुझे मन पनि आकाश जस्तै हुनुपर्छ स्वच्छ खुला असीमित न बाँधिने न रोकिने तर सबैले अँगाल्ने मन पनि आकाश जस्तै हुनुपर्छ स्वच्छ खुला असीमित न बाँधिने न रोकिने तर सबैलाई अँगाल्ने हे बुझ्नु हे महसुस गर्नु शून्य नै अन्तत सबै सम्भावनाको गर्व हो शून्य नै अन्तत सबै सम्भावनाको गर्व हो य पञ्चतत्त्वसँगको संवाद आत्माबोधको उज्यालो हे सुन हे हेर टुङडुङ्गे उभिए सृष्टिको घुम्तीमा जहाँ पाँचै तत्त्व जस्तै पाँच दिशाले बोल्न थाले माटोले भनौँ हे तुङदुङ्गे जरा जस्तै अडी नसिक आफ्नो मूल नबिर्स हावाले भन्यौँ बग तर बाँधिन हुन्न स्वतन्त्रता नै साँचो गति हो आगोले भन्यो जल्नु तर अन्धाधुन्द होइन साहसको रेखाभित्र उज्यालो गर पानीले भन्यो बग्नु तर शुद्धतामा बग प्रवाहमै जीवनको स्पर्श छ प्रवाहमै जीवनको स्पर्श छ आकाशले भन्यो खुल तर थाम्न नखोज स्वीकार नै अनन्तता हो स्वीकार नै अनन्तता हो त्यो क्षण तुङदुङ्गे झसङ्ग भए भित्र एक उज्यालो बल्यो र उनले बुझे जीवन केवल जन्म र मृत्यु होइन जीवन आत्माबोधको यात्रा हो जीवन केवल जन्म र मृत्यु होइन जीवन आत्माबोधको यात्रा हो उनी मुस्कुराए जङ्गलका पातहरू चलमलाए नदीले सङ्गीत बजायो आकाशले उज्यालो छर्यो सृष्टि फेरि हिँड्न थाली र जीवन फेरि सत्यको लयमा गुन्ज्यो सृष्टि फेरि हिँड्न थाले र जीवन फेरि सत्यको लयमा गुन्जियो र सत्य फेरि जीवनको लयमा गुन्जियो